नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा WWW dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ मनिता अरियाल अर्याल नेपाल भ्रमणमा आउनुभएकी भारतीय विदेश मन्त्री सुषमा स्वराजले आज उच्च स्तरीय भेटवार्ता शुरू गर्नु भएको छ तीन दिने नेपाल भ्रमणका लागि हिजो साँझ काठमाडौँ आइपुग्नु भएकी भारतीय विदेश मन्त्री स्वराजले अहिले संविधान सभाका अध्यक्ष सुभाष नेङमाङसँग भेटवार्ता गरिरहनु भएको छ संविधान सभा भवन नयाँ बानेश्वरमा सभामुख नेङमाङसँगको भेटवार्तापछि स्वराजले प्रमुख प्रतिपक्षी दलका नेता तथा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुहुनेछ त्यस लगतै उहाँले शीतल निवास पुगी राष्ट्रपति डाक्टर रामवरण यादवसँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ आज दिउँसो विदेश मन्त्री स्वराजले प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्नुहुने समय तोकिएको छ बिहानैदेखि भेटवार्ता शुरू गर्नुभएकी स्वराजले मधेसवादी दलका शीर्ष नेताहरू तथा परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेसँग भेटवार्ता गरिसक्नु भएको छ स्वराजको स्वागतमा नेपालका समकक्षी महेन्द्र बहादुर पाण्डेले बेलुकी रात्रिभोजको आयोजना गर्नु भएको छ परराष्ट्र मन्त्री स्तरीय नेपाल भारत संयुक्त आयोगको तेस्रो बैठक जारी छ तेइस वर्षपछि आज काठमाडौँमा शुरू भएको बैठकमा लामो समयदेखि देखिएको सीमा विवाद लगायतका विषयमा छलफल शुरू भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ जारी बैठकका लागि तय भएका एजेण्डामा लामो समयदेखि समाधान हुन नसकेका काला पानीदेखि सुस्ता सीमा विवाद सन् उन्नाइस सय नेपाल भारत मैत्री तथा शान्ति सन्धि पञ्चेश्वर बहुद्देश्य परियोजना लगायतका रहेका छन् सन् उन्नाइस सय एकानब्बे पछि हुन लागेको तीन दिने आयोगको बैठकमा छलफल गर्न सरकारले राजनीति सुरक्षा सिमाना तथा सीमा व्यवस्थापन आर्थिक सहयोग तथा पूर्वाधार व्यापार तथा पारवहन ऊर्जा तथा जलस्रोत र संस्कृति शिक्षा र मीडिया गरी पाँचवटा विषयगत क्षेत्र निर्धारण गरी विभिन्न एजेण्डा तय गरेको छ ऊर्जा तथा जलस्रोतका क्षेत्रमा नेपालले गण्डक विद्युत गृह कुसहा कटैया विद्युत प्रसारण लाइन रक्सोल परवानीपुर विद्युत प्रसारण लाइन विद्युत व्यापार सम्झौता पञ्चेश्वर बहुद्देश्य आयोजनालाई विशेष एजेण्डाका रूपमा बैठकमा पेश गरेको छ यसै गरी रेलमार्ग पशुपति क्षेत्र विकास परियोजना हुलाकी राजमार्ग क्रिकेट रंगशाला लगायत थुप्रै एजेण्डालाई पनि मन्त्री परिषदले स्वीकृत गरिसकेको छ पुराना थाँती रहेका सीमा क्षेत्र डुबान समस्या कपिलवस्तुको मौली सागर बाँध र लक्ष्मणपुर बाँध मेची कोशी कंकाई कमला पश्चिमी राप्ती तटबन्ध लगायत मुद्दामा पनि बैठकमा उठाउन स्वीकृति दिइएको छ नक्कली भारतीय रूपैयाँ कारोबार सीमा सुरक्षा सिमानामा हुने धार्मिक अतिवादी समूहको गतिविधि सीमा सुरक्षा संयन्त्र लागू पदार्थ कारोबार मानव तस्करी लगायत मुद्दा पनि बैठकमा उठिरहेको छ उपचारका लागि सिंगापुर जानुभएका एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली मंगलबार स्वदेश फर्कदै हुनुहुन्छ त्यहाँको नेशनल युनिभर्सिटी अस्पतालमा उपचाररत एमाले अध्यक्ष शर्मा हिजो बेलुका नै अस्पतालबाट फिर्ता भइसक्नु भएको छ उहाँ यही साउन छ गते सिंगापुर गई सात गते अस्पताल भर्ना हुनु भएको थियो फंगल संक्रमणका कारण दायाँ हात सुनिने क्रम नघटेकाले थप उपचार गराउन उहाँ अस्पताल भर्ना हुनु भएको थियो अध्यक्ष ओलीका सहयोगी इन्द्र भण्डारीले नेता ओलीको परीक्षण सकिएको र प्रतिवेदन पनि सामान्य आएकाले अस्पतालबाट फिर्ता हुनुभएको जानकारी दिनुभएको छ इजरायल र हमास विद्रोही संगठन बाह्र घण्टा युद्ध विराम गर्न सहमत भएका छन् अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार आज बिहान आठ बजेदेखि युद्ध विराम शुरू भएको छ यसअघि अमेरिकी विदेश मन्त्री जोन केरीले इजरायल र हमास विद्रोहीलाई कम्तीमा सात दिन युद्ध विराम गर्न आग्रह गर्नुभएको थियो बाह्र घण्टा युद्ध विराम गर्न सहमत भएपछि दुई पक्षलाई युद्धविरामको समय लम्ब्याउने प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन् अमेरिकी विदेश मन्त्री केरीले आफूहरूसँग वार्ताका लागि आधारभूत कुराहरू तयारी अवस्थामा रहेको र सोही अनुरूप दुवै पक्षलाई सहमतिका लागि आग्रह गरिने जानकारी दिनुभएको छ र अस्ट्रेलियाले पौडीको चार सय मिटर फ्री स्टाइल रिलेमा नयाँ रेकर्ड कायम राखेको छ राष्ट्रमण्डल खेलमा अस्ट्रेलियन खेलाड़ीले तीन मिनट तीन दशमलव चौवालिस सेकेण्डको नयाँ रेकर्ड बनाउँदै स्वर्ण पदक जितेका छन् त्यस्तै महिलाको पारा स्विमिङतर्फ एक सय मिटर फ्री स्टाइलमा अस्ट्रेलियाकी म्याडिसन इलियोर्सले नयाँ विश्व रेकर्ड कायम गरेकी छिन् उनले एक मिनट पाँच दशमलव बत्तीस सेकेन्डको नयाँ कृतिमानी बनाएकी हुन् यो सँगै राष्ट्रमण्डल खेलको पदक तालिकामा आज बिहानसम्म दोस्रो स्थानमा रहेको अस्ट्रेलियाले एघार स्वर्ण नौ रजत र बाह्र काँसेसहित आफ्नो पद संख्या बत्तीस पुर्याएको छ हौस् त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेर्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौराहत्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The नेक्स्ट education ट्रायल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited Lions सुख Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one मनोरञ्जनका लागि सुन्नु हजुर एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा